माया प्रेम मिलन बिछोड अनि तिम्रो याद र त बन्यो कार्यक्रम फेरि तिम्रो याद आयो नमस्कार अनि न्यानो माया न्यानो अभिवादन रेडियो गोल्मे एकानब्बे दशमलव दुई मेगार्जमा कार्यक्रम फेरि तिम्रो याद आयो सुनेर बस्नुभएका सम्पूर्ण मनहरू रेडियो गोल्मे एकानब्बे दशमलव दुई मेगार्जसहित नेपाली संसार रेडियो अस्ट्रेलिया त्यस्तै इन्टरनेट अनलाइनमा W W W dot Gulmi today dot com W W W dot हाम्रो Gulmi news dot com W W W dot Gulmi times dot com W W W dot Gulmi खबर dot com W W W dot सुनौलो संसार dot com Pallikot news dot com radio Gulmi एकानब्बे दशमलव दुई मेगाहरजको फेसबुक पेज र अन्य वेबसाइटहरू मार्फत सुनेर बस्नुभएका सम्पूर्ण मनहरू के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ आजको यो श्रृङ्खलासम्म आइपुग्दा पनि तपाईँको माया र ममता आउँदै रह्यो यो माया यो ममता यसै गरिरहोस् कामना गर्छु आशा गर्छु भोलिका दिनहरूमा पनि आज हामी कार्यक्रम फेरि तिम्रो याद आएको छैटौँ श्रृङ्खलामा छौँ सफल यात्रा भन्नुपर्छ सफल यात्राहरू पार गर्दै गर्दै आज छैटौँ श्रृङ्खलामा आयौँ तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ यो तपाईँकै कार्यक्रम हो तपाईँले नै मन पराउनु भएको औधी रुचाउनु भएको कार्यक्रम त्यसैले त दर्जन अनलाइन र नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट समेत प्रसारण हुने गर्दछ साथै पुनः प्रसारण बुधबार राति बिबिसी नेपाली सेवा पछाडि सुन्न सक्नुहुन्छ बाहिर चकमन अँध्यारो छ बादल लागिरहेको छ बर्खायामको समय पानी पर्ला पर्ला जस्तो छ जस्तो भए पनि जे गर्दै भए पनि हामीलाई सुनेर साथ दिनुहोला मलाई लाग्छ यो समयमा कसैको याद औधी आउने गर्छ त्यही यादलाई बिर्साउनको लागि आउने गर्छु म महेश प्रविधिबाट साथ दिनुभएको छ दिपेन्द्रले भने आवाजबाट तपाईँको सुख दुःखको साथी सुख दुःखको आवाज बोल्ने साथी तपाईँको मनको आवाज बोल्ने साथी म महेश तपाईँको साथमा छु के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ यति बेला त अब सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला बिस्तारै बिस्तारै रात सिपिँदैछ झरी परिरहेको छ साँच्चीकै धेरै ठाउँमा पानी परेको छ जुनेली रात जुनेली रात भए पनि बाहिरको यो बादलले गर्दा चारैतिर अँध्यारो छ अब बिस्तारै बिस्तारै बस्तीका ती बत्तीहरू पनि बिस्तारै पातिलिँदैछन् यही समयमा औधी याद आउने गर्छ तपाईँका यादहरू छन् कसैप्रति गुनासो छ माया प्रेम बिछोड मिलन हाँसो खुसी रोदनका कुराकानी छन् भने हामीलाई लेखेर पठाउनुहोला तपाईँका धेरै पत्रहरू हाम्रो हातमा परेका छन् ती पत्रलाई कारवाहीसँग वाचन गर्दै जानेछु मेरो पत्रले पालो पाएन भनेर दुःखी कति पनि नहुनुहोस् किनभने तपाईँको पत्रले एक दिन अवश्य पालो पाउनेछ बरु हामीलाई सम्झनुहोस् दुःख पिर वेदना छ कसैप्रति गुनासो छ याद छ भने कार्यक्रम फेरि तिम्रो याद आयोलाई पत्राचार गर्नुहोला जसको लागि कार्यक्रमको ठेगाना म अन्त्यमा भन्छु नि है प्रिय मनहरू तपाईँले माया गर्नुभयो तपाईँले सद्भाव देखाउनु भयो आत्मीयता देखाउनु भयो कार्यक्रमलाई आफ्नै सम्झाउनु भयो आभारी छु तपाईँ प्रति आज पनि मैले कसैको याद बोकेर आएको छु सही याद तपाईँलाई छु उहाँको याद मेटाउन कतिको सफल रहन्छु या असफल त्यो भने कार्यक्रमको अन्त्यमा थाहा हुनेछ अथवा कार्यक्रम सुनेर तपाईँले दिनुभएको सल्लाह सुझावले बताउनेछ कतिको याद मेटाउन सफल भएँ भनेर तपाईँलाई कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य उनासी पाँच बिस सात सय सैँतिसमा कार्यक्रम सकिसके पछाडि फोन गरेर जानकारी गराउन सक्नुहुन्छ यही भने कार्यक्रमको विषयबाट अब भने ढिलाइ नगरिकन पत्र उठान गर्न चाहन्छु कार्यक्रममा पत्र पठाउनु भएको छ आफ्नो नाम आशिका खत्री भन्नुहुन्छ इस्मा दोहोली तिन गुल्मीबाट आजको कार्यक्रम फेरि तिम्रो याद आयोको लागि पत्राचार गर्नुभएको छ उहाँको पत्रलाई आज मैले कार्यक्रम फेरि तिम्रो याद आयोमा पालो दिएको छु यसै गरी बिस्तारै बिस्तारै तपाईँका पत्रहरूले पालो पाउँदैछन् पाउँदै जानेछन् आशिकाजीले पत्रमा लेख्नुहुन्छ दादा मलाई यो कार्यक्रम आउँदै मनपर्छ आउँदै सुन्ने गर्छु एकदमै मार्मिक छ हजुरको आवाज त झनै मनपर्छ त्यसैले त मैले पनि केही यादहरू हजुरलाई पोको पारी पठाएकी छु झारको नमानिकन प्रसारण गरिदिनु होला है यो कार्यक्रम ल्याउनु भयो मलाई त मेरै लागि ल्याउनु भयो जस्तै लाग्यो मेरो पनि मन छोयो भित्रैदेखि मलाई लाग्यो मैले पनि यो कार्यक्रममा पत्र पठाएर मेरा यादहरूलाई कम गराउनुपर्छ भन्ने सोचेँ र यो कष्ट गर्दैछु आज उहाँले लेख्नुहुन्छ पत्रमा मेरो नाम आशिका खत्री हो दादा मेरो जन्म विक्रमसम्म दुई हजार त्रिपन्न सालमा गुल्मीकै रमरणीय हरियाली स्थान इस्मामा भएको थियो हो दादा मेरो जन्म इस्मामा भएको हो दादा तपाईँको एफएमबाट फेरि तिम्रो याद आयो भन्ने कार्यक्रम सुनेर मलाई पनि मेरो वास्तविक कथा लेख्न मन लाग्यो मेरा वास्तविक यादहरू तपाईँकै आवाजबाट सुनाउँ सुनाउँ जस्तो लाग्यो र त यो कष्ट गर्दैछु र तिनै यादहरू लेखेर पठाउँदैछु आज मैले वास्तविक यादहरू तपाईँको कार्यक्रम मार्फत सुनाउँदैछु सुन्नेले त भन्नुहोला यो काल्पनिक कथा हो यस्तो पनि हुन्छ र नाटकीय कथा हो तर दादा वास्तविक त्यसलाई थाहा हुन्छ वास्तविकता उसैले बुझेको हुन्छ जसले भोग्छ हो दादा आज तिनै वास्तविक यादहरू वास्तविक जीवन कथाहरू तपाईँलाई लेखेर पठाएकी छु झर्को नमानिकन पढिदिनु है दादा मेरो जन्म सँगसँगै बिस्तारै बिस्तारै मेरो बाल्यकाल इस्मामै बित्दै थियो आज मलाई ती दिनहरू झल्झली याद आउँछन् मानसपटलमा घुमिरहेका छन् ती दिनहरू ती यादहरू साह्रै याद आउँछ दादा मलाई साथीहरूसँग खेलेको अनि सँगसँगै स्कुल गएको पढ्न गएको तिनै यादहरू तिनै दिनहरू याद छ मलाई साथीहरूसँग यति यति पानी गङ्गै रानी भनी खेलेको दादा यसै गरी दिनहरू बित्दै थिए दिनहरूले कोल्टे फेर्दै थिए आफ्नै रफ्तारमा म दिन प्रतिदिन पूर्णिमाको चन्द्रमा जस्तै गर्दै हुर्किँदै गाएँ बढ्दै गाएँ हो दादा दादा तिनै बाल्यकालमा घटेका घटनाहरू बाल्य जीवनमा भोग्नु परेका ती दुःख पीडा कष्टहरू तपाईँलाई लेखेर पठाउँदैछु एकदमै मन चिया चिया भएर आउँछ के गरौँ कसो गरौँ मन अतालेर आउँछ भित्रैबाट फु दादा दादा म हुर्कँदै बढ्दै जाँदा तेह्र वर्षको उमेरमा मेरो मामुलाई ठुलो रोगले भेटायो उहाँलाई उपचार गर्नको लागि भारतको बसन्तपुर भन्ने ठाउँमा लग्यो म एकदमै रोएकी थिएँ हो दादा ती दिनहरूमा मेरो मामुको यादमा आँसुमै डुबिरहन्थेँ हर पल हर क्षण मेरो मामुलाई सम्झिरहन्थेँ मेरै मामुको याद आइरहन्थ्यो दादा त्यो बाल्य जीवन त्यति सानै उमेरमा मामुबाट टाढा बस्नु पर्दाको पीडा सम्भवतः मैले भन्दा अरू कसैले भोग्न नपरोस् भोग्न परेको पनि छैन होला दादा केही दिनपछि मैले थाहा पाएँ मेरो मामु यो संसारमा हुनुहुन्न रे मैले थाहा पाएँ यो संसारमा मेरो मामु हुनुहुन्न रे भन्ने कुरा सुने दादा यो कुरा सुन्न साथ म बेहोस भएछु थाहै भएन कसरी के भयो म लेख्न सक्दिनँ हातहरू काँपिरहेछन् ती घटनाहरू सम्झँदा पनि हातका औँलाहरू ठक्क रोकिन खोज्छन् म प्रयास गर्दैछु तिनै यादहरू लेख्ने म बेहोस भएर ढलेपछि मलाई मेरो बाबा दाईहरूले हस्पिटल लानु भएछ मैले त केही थाहै पाइनँ के भयो के भयो के सुने के सुने मनमा नै सोच्दै थिएँ हो दादा मनमा नै सोच्दै थिएँ मेरो जीवनमा किन यस्तो उताप चढाव आयो भनेर दादा जब म बेहोस भएँ त्यस पछाडि तिन दिन पछाडि मात्रै मेरो होस आयो हो दादा अनि मामु भनी रोएँ कराएँ चिच्याएँ हो दादा तर मेरो मामु संसार छोडेर गइसक्नु भएको थियो नि फर्किएर आउनु भएन दादा आजभोलि चन्द्रमा लागेको देख्दा उही चन्द्रमालाई हेरेर भन्ने गर्छु हो दादा उही चन्द्रमालाई हेरेर मन बुझाउने गर्छु र भन्ने गर्छु तिम्रो चन्द्रमाको दादा यो बाल्य उमेरमै आफ्नो जन्मदिने मम्मी गुमाउनु पर्दाको पीडा मलाई मात्रै थाहा थियो सोच्न त के नै सक्थेँ र त्यो बाल्य जीवनमा र पनि पीडा हुन्थ्यो दुःख लाग्थ्यो अरूको मम्मीहरू देख्थेँ माया पाएको देख्थेँ स्कुल छोड्न ल्याउन गएको देख्थेँ मामुको माया देख्थेँ मैले कल्पना गर्थेँ मेरो मामु भएको भए पनि त यस्तै माया गर्नुहुन्थ्यो होला नि कति अभागी रहेछु म त हो दादा दिनहरू यसै गरी बित्दै गएँ अरू त खासै त्यस्तो केही थिएन दादाहरू त कमाइ गर्ने भइसक्नु भएको थियो तर भाइ चाहिँ सानै थियो बल्ल दस वर्षको थियो दादा मलाई भाइको निकै माया लाग्थ्यो निकै दुःख लाग्थ्यो भाइको बारेमा हरेक समय हर पल हर घडी सोच्ने गर्थेँ बाबु तिमी र म त कतिया भागिरहेछौ यति सानो उमेरमै मामेले छोडेर गइहाल्नु भयो र सोच्ने सम्झन्थे मेरो मामुले उपचार गर्न जाँदा भन्नुभएको थियो आज त्यही कुरा सम्झँदा पनि कहाली लागेर आउँछ छोरी भाइको धेरै ख्याल गर्नु है म त बाँचे आउने हो मम्मीले यसभन्दा मेरो गह भरियो अनि म बोल्न पनि सकिनँ के भनौँ के नभनौँ सोच्नै सकिनँ दादा बल्ल तल्ल हुन्छसम्म भने मम्मी जानुभयो जान त जानुभयो तर फर्किएर आउनु भएन मेरी मम्मी ती दिनहरू यति बेला सम्झँदैछु दादा हो दादा यति बेला सम्झँदैछु तिनै दिनहरू हुर्कँदै गएँ बढ्दै गएँ अब त आफू पनि केही गर्न सक्ने बुझ्न सक्ने भएँ दादा एक दिनको कुरा हो दादा यस्तै समय थियो तिज आउनै लागेको थियो हो दादा तिजको कार्यक्रम हेर्न भने मुसिकोट देउराली गएका थियौँ बाउजूसँगै म पनि